कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजै नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूमा प्राविधिक मित्र शशीन्द्र गौतम र यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन अजर अमर गीतहरूको आज चौरानब्बेौं श्रृंखला वा अंकमा हामी आइपुगेका छौं यसपछिको छ अंकपछि हामी सयौं अंकमा प्रवेश गर्नेछौ र सयौं अंकको प्रवेशको पूर्व संध्यामा हामी सम्पूर्ण संगीत प्रेमी मित्रहरूसँग ललितपुरको एउटा कुनै ठाउँमा भेटघाट कार्यक्रम तय गर्नेछौ यो जानकारीसँगै आज सबैलाई हार्दिक स्वागत र हामी छिटै भेट्ने बाचा गर्दै आजको सबभन्दा सुखद खबर धेरै नेपालीका निम्ति एउटा जानकारीमूलक खबर रह्यो डाक्टर गोविन्द केसीको अनसन तोड़िएको छ र सम्पूर्ण सत्य आग्रही नेपालीको जीत भएको महसुस भएको छ यति बेला धेरै मान्छेले यही विषयमा कुराकानी गरिरहँदा कतै कतै गोविन्द केसीलाई कसै कसैले सन्की कसै कसैले पागल भनिरहेको पनि पाइएको छ तर केही पत्रकारले केही लेखकले यस्तो पनि लेखेका छन् एक दुईजना गोविन्द केसी जस्ता पागल भइदिए यो देश कति राम्रो बन्थ्यो होला र सधैँ यस्तो पागलपन हरेक नेपालीमा आउन सक्दैन किनकि देशको लागि स्वास्थ्यको लागि र नयाँ समाजको लागि चिन्ता गर्ने मान्छे कमै हुन्छ आजको यो पहिलो गीत गोविन्द केसीमा हार्दिक समर्पण सहित यो कवि सिद्धचरण श्रेष्ठको शब्द दीप श्रेष्ठको स्वर र संगीत आमा यस गीतका गीतकार युग कवि सिद्धिचरण श्रेष्ठ थन क्रान्ति मजुइक शान्ति जुइमको यहाँ क्रान्ति नभइकन शान्ति हुन्न भनेर कविता लेखेर नब्बे सालको हारारीमै हरण भएका र अठार वर्ष जेल परेका सिद्धिचरण श्रेष्ठको मातृभाषा नेवार भाषा हो सिद्धिचरण श्रेष्ठ नेवारी बोल्थे र नेपाली बोल्दा पनि उनको नेपालीमा ज्य ज्य ज्य ज्य भन्ने एउटा शब्द जोडिन्थ्यो र नेवारी मयको मलिलो लय आउँथ्यो उनको भाषामा त्यसै गरी यसका गायक दीप श्रेष्ठको मातृभाषा पनि नेवारी हो र आजको सन्दर्भ चौरानब्बेौं श्रृंखला विमातृभाषीहरूको चर्चा छ मातृभाषा नेपाली नभइकन अरू भाषा बोल्ने कलाकारले रचनाकारले लेखेका गीतहरूमा हामी चर्चा गर्दैछौ आज र पहिलो गीत हामीले सर्वप्रिय चिकित्सक डाक्टर गोविन्द केसीप्रति समर्पित गरेर बजायौं यति बेला सम्झना भइरहेछ मलाई ब्याट्रोल ब्रेक्थलाई अत्यन्त मनपर्ने मार्टिन निमोलरको कविताका यी पंक्तिहरू जर्मनीमा नाजी पहिले पहिले कम्युनिष्टहरूका लागि आए म चुप रहे किनकि म कम्युनिष्ट थिइनँ फेरि तिनीहरू आए यौदीका लागि म फेरि चुप रहे किनकि म यौदी पनि थिइन फेरि उनीहरू ट्रेड युनियनका लागि आए किनकि म ट्रेड युनियनी पनि थिइनँ फेरि ती क्याथोलिकका लागि आए किनकि म प्रोटेस्टेन्ट थिएँ त्यसैले यसपालि पनि चुप रहे अनि जब ती मेरा लागि आए त कसैका लागि पनि बोल्नेवाला त्यहाँ कोही बचेकै थिएन मार्टिन निमोलरको यो कविताले यही जनाउँछ हामी कहिलेकाही कुनै ठूलो कुरा बिग्रियो भने यसमा मलाई के को चिन्ता यो मेरो विषय हो र भन्ने गर्छौं वा हामी हाम्रो छेउको घर भत्किन आँट्यो भने पनि हामीलाई चिन्ता हुँदैन तर कुनै दिन पानी परेर त्यही घरको मुनि ओत लाग्न पुग्यौं भने त्यो दुर्घटनाको पहिलो शिकार हामी नै हुन्छौं डाक्टर गोविन्द केसीले उठाएको प्रकरण वा इस्यू आज धेरै नेपालीको चिन्ताको विषय भएको छ र सबैले सहमति जनाएका छन् तर गोविन्द केसी जस्तै अन्य डाक्टरहरू पनि त्यही सही बाटोमा भोलि हिँड्लान् त त्यो पनि एउटा प्रश्न छ त्यसै कारण जहिले पनि सम्झना गर्नुपर्ने हुन्छ यी दुई हातले हामी ककसलाई छोइरहेका छौं वा यी दुई आँखाले हामी ककसका निम्ति हेरिरहेका छौं कहिलेकाही गीतकार संगीतकार गायक गोपाल युञ्जनका पंक्तिहरू याद आउँछन् गोपाल युञ्जन जसको मातृभाषा तामाङ हो र जो अत्यन्त आफ्नो भाषाको कोमलतामा कविता लेख्न सक्थे तर उनले नेपाली भाषाको प्रकाण्ड सेवा गरे र नेपाली पढ्नका निम्ति नै उनले आफ्नो जन्मभूमि वा जन्मेको ठाउँ दार्जीलिङ छोडेर उनी नेपाल आए र नेपालकै भए विमातृभाषीको प्रसंगमा गोपाल सोर स्वर शब्द संगीतमा यो अत्यन्त कम बज्ने गीत बाया मलाई सजान मन दूर छ भके बाया राखे मराखे सारा लाए दाया हाथ मराखे मेरा घर सम्मति हाथ यही गर्न साक्ष अब सम्मये हाथ फैलाय जब सम्मदे हाथ यही गर्न साक्ष सम्मये यो गीत पहिलोपटक सुन्दै हुनुहुन्छ भने यो गीत पहिलोपटक आफ्नो अन्तर्मनमा स्वीकार्दै हुनुहुन्छ भने यो हाम्रै मनोभाव मनोच्छ्वासले प्रेरित छ रहीमनले भने जस्तै रहीमन निर पूर्वान पुडै पै सुझै नै तैसै मूर्ख जान बुझै पै सुझै नै पानीले जतिसुकै भिजाए पनि ढुङ्गा कठोर भए पनि पानीको घर्षणले ढुङ्गा सफा हुन्छ तर काठ नरम भए पनि पानीले धेरै भिजाएपछि त्यो मक्किन्छ बिग्रिन्छ अज्ञान त कहीँ कहीँ टल्किन पनि सक्छ त्यसमा ज्ञानको ज्योति पर्यो भने तर जो ज्ञानी भएर पनि अज्ञानको नाटक गर्छ त्यहाँ त्यसले केही काम गर्दैन विमातृभाषी कलाकारको सन्दर्भमा गोपालञ्जनको यो गीतसँगै गोपालञ्जनकै शब्द र संगीतमा इन्दिरा मास्कीको स्वरमा रहेको यो गीत सम्भवतः अजर अमर गीतहरू मात्र होइन रेडियोको कुनै पनि कार्यक्रममा एमालाई माया गर्छु भन्ने मेरो हजुर गीत पहिलोपटक गाउने गायिकाको यो अर्को एउटा गीत आज हामी प्रस्तुत गर्दैछौं अपेक्षाकृत सानो शहर धरानमा जन्मिएर हुर्किएकी इन्दिरा मास्केको मातृभाषा नेवारी भए पनि नेपाली संगीतमा उनको योगदान अमूल्य छ नेपाली संगीतमा धेरै अन्य भाषा भाषीका कलाकारले गाएर नेपाली भाषालाई साँच्चै रंगीन बगैँचा बनाइदिएको छ हामी चर्चा गर्दैथ्यौं आज डाक्टर गोविन्द केसीका बारेमा तर कहिलेकाहीँ मलाई आफ्नै एउटा पंक्ति याद आउँछ तर हाम्रा शब्दले जुन आकाश मागेका छन् त्यो साँगुरेर गएका छन् शब्द सत्ताको स्वामित्वमा बन्दकी परेका छन् बिना कारण नै दुई हजार बासाठी सालतिर लेखेको मैले यो पंक्ति आफैलाई कहिलेकाहीँ व्यङ्ग्य भए जस्तो लाग्छ तर आशा हराएको छैन पाकिस्तानी कवि फैज अहमद फैजले भने जस्तै दिल ना उम्मेद तो नहीं नाकाम ही तो नहीं लम्बी है गम की शाम मगर शाम ही तो है जतिसुकै अँध्यारो रात भए पनि त्यो रात त रात नै हो संघर्ष त्यही नै छ the spirit may not be failure भन्छन् अंग्रेजीमा यही हाम्रो यो अभियानले प्रस्तुतिले वा यस्ता कार्यक्रमले हामीलाई झकझकाएको छ सशिन्द्र गौतम र मैले यो कार्यक्रम तयार पार्दै गर्दा पनि हामी एउटा सानो अँध्यारोबाट सुरुमा पछि जस्तो लाग्छ कस्ता कस्ता गीतहरू खोजेर ल्याउँछौ कहिलेकाहीँ कलाकार स्वयंले पनि हामीलाई फोन गर्छन् यो गीत तपाईँले कहाँबाट पाउनुभयो कोशिश त सशिन्द्र गौतम र मेरो अझै पनि जारी छ हामी नेपाली संगीतका अप्राप्य गीतहरू धेरै खोजेर ल्याउँ एक दिन संगीतकार नातिकाजी श्रेष्ठकी छोरी भेट भइन् डाक्टर संगीता भनिन् हाम्रो पिताजीको सबै गीत पाइयो एउटा गीत तपाईँहरूसँग होला भन्ने आश गरेको छु भन्नुभयो धेरै वर्ष पहिले आजकै दिन मैले एउटा रेडियो कार्यक्रमबाट विदा लिएको थिएँ त्यो दिन त्यो गीत बजाएको थिएँ सन् दुई हजार दुईको हारिमा हुनुपर्छ त्यो कुरा त्यो गीत मैले धेरै वर्षको कोसिसका बावजुद पाएको थिएँ र त्यो गीत आज फेरि बजाउँदैछु यो आज पनि पहिलोपटक नै बज्दैछ तर यो गीतको एउटा आफ्नै इतिहास छ यस गीतका गायक गुरूङ भाषी हुन् हाम्रा प्रिय गायक संगीतकार अम्बर गुरूङ अम्बर गुरूङले गुरूङ भाषामा मात्र होइन चौधरी भाषामा पनि एउटा फिल्ममा संगीत गर्नुभएको छ कर्मको फलमा तर अम्बर गुरूङले आफ्नो संगीतमा बाहेक अरू कुनै पनि संगीतकारको गीतमा अहिलेसम्म कुनै गीत गाउनु भएको छैन त्यो अम्बर गुरूङको पहिचान हो तर अहिले हामीले बजाउने गीत चाहिँ एउटै मात्र अम्बर गुरूङको गीत हो जसमा नातिकाजीको संगीत छ अम्बर गुरूङले अरूको संगीतमा गाएको यही एउटा गीत छ नेपाली संगीतको इतिहासमा शब्द माधव घिमिरे पहिलो बासा बस्दछ यात्री झपिरी रुवाई उजालो घर एकै र डाँडा पल्तिर डुबाई पल्तिर डुबाई घाममा घामको झुल्कामा आँखामा आँसु रोकेर पानी भरेकी घल्टामा भरेकी चमा किर टाढा बज्दछ बाँसुरी बज्दछ बाँसुरी छोडेको साथी सम्झेर राति लाग्दैन निदरी लाग्दैन नि रातमा रातमा ए फेरि भेट हुन्छ कि हुन्न प्रीतिको साथमा फेरि भेट हुन्छ कि हुन्न प्रीतिको साथमा राष्ट्रकवि माधव घिमिरेको रचना राष्ट्रकवि माधव घिमिरेको जीवनमा एउटा दुर्घटना घट्यो उनकी पहिलो पत्नीले उनलाई युवा अवस्थामै छोडेर गए युवा अवस्थामै छोडेर गए कि पत्नीको सम्झनामा उनले कैयौं रचना लेखे तर उनको हरेक गीतमा एउटा कुरा जहिले पनि आउँछ फेरि भेट हुन्छ कि हुन्न भेट्ने अभिलाषा जीवनभर नै रहँदो रहेछ सायद तिम्रो हाम्रो पिरती सारङ्गीमा रुन्छ कठै पिया राजै भेट कहिले हुन्छ माधव घिमिरे फेरि लेख्छन् फूलको थुङ्गा बहेर गयो गंगाको पानीमा फेरि भेट होला कि राजै यो जिन्दगानीमा लाख झुट बोले पनि एउटा कविले एउटा गीतकारले आफ्नो मनभित्रको एउटा तुसलाई लुकाउन सक्दैन यहाँ पनि उनले फेरि भेटको आशा गरेका छन् कामना हाम्रो यही छ भेट होस् आजको यस कार्यक्रमका बारेमा राजेश्वर उदय लेख्नुहुन्छ आज रेडियो नेपालको सदाबहार भन्ने गीत सुने यस्तो भान भएको छ धन्यवाद राजेश्वरजी हरि ढकाल लेख्नुहुन्छ आजको विमातृभाषी कलाकारहरूको स्वरको कार्यक्रममा झन रोचक र खोजमूलक अनि मुफसिलका स्रष्टा र कृति बारेमा जान्न सुन्न पाइने भयो कार्यक्रमको तीव्र प्रतीक्षामा हरि ढकाल देवपुर गैरे बिसौना एक हाल आबुधाबी युए त्यसै गरी कुमारजङ कार्की लेख्नुहुन्छ सोमबारको दिव्य खालिङ विशेष प्रस्तुति वास्तवमै विशेष थियो किनकि त्यसमा कलाकारको आत्मसम्मान कति उच्च स्तरीय हुँदो रहेछ भन्ने देखायो र म जस्ता भावकहरूलाई एकसाथमा हर्ष विभोर अनि सरकारी गैर जिम्मेवारीपन कला र कलाकारप्रतिले भने खिन्न तुल्यायो कहिले भन्ला कला र कलाकारको साँच्चीकै देखभाल गर्ने सरकार हे दैव आजको विशेष प्रस्तुति सुन्न लालायत भएर बसिराखेको अवस्थामा छु उज्यालो टीमलाई सधैँ धेरै साधुवाद भर्खरै सुनेको युग कविको रचनाको गीत असाध्यै मन पर्यो अनि उहाँको जन्मस्थान ओखलढुङ्गाको याद झल्झली आयो जुन संयोगले मेरो पनि जन्मस्थान हो ओखलढुङ्गा चार मामखाका कुमार जङ्कारकी जो अहिले युनाइटेड स्टेट्सको कलराडोमा हुनुहुन्छ उहाँले लेख्नुभयो जो मेहर माझी लेख्नुहुन्छ सोमबारको दिव्य दिव्यखालिङ विशेष कार्यक्रमले निकै भावुक बनायो उक्त श्रृंखला मैले तीन पटक सुने राष्ट्रले उहाँको माग पूरा गर्न नसक्नु विडम्बनाको कुरा थियो तर उहाँ आफ्नै प्रयासको माध्यमले हाल हामीहरूको डुकडुकीमा धड्किरहनु भएको छ तर आज खुशी छु किनकि बैरो सरकारको कानको अपरेशन भएको छ डाक्टर गोविन्द केसीज्यूको मागको सम्बोधन गरिएको छ आजको श्रृंखलामा सबै कलाकारको स्वर सुन्न पाइएला भनेर आश गरेको छु भनेर लेख्नुभएको छ भने सुभाष ढुङ्गेलजीले खुल्दुले बढेर गयो दाई कस्तो गीत सुन्न पाइने हो भनेर विश्वास छ सदा सदा भार गीतहरूको एक रोचक श्रृंखला हुनेछ भनेर सुभाषजी विमातृभाषी कलाकारको स्वर हामीले राखेका छौं जसको मातृभाषा अन्य भाषा हो तर नेपालीमा जसले गीत गाएका छन् त्यसका बारेमा र हामीले कार्यक्रमको यो दुई हजार एकात्तरको अन्त्यमा आइपुग्दा धेरै स्रष्टाहरूलाई सम्झनुपर्छ आगामी हप्तादेखि त्यसक्रममा हामी अरूण थापा क्षेत्र प्रताप अधिकारीका सम्झनामा रहनेछौ तर अहिले कार्लोस विलियम्सको एउटा सानो हाइकु सालको अन्त आइपुग्यो सालको अन्त आइपुग्यो मैले आफ्ना आमा बाबुसित लुकाएर राखेथे सेताम्य भएर गएका छन् मेरा कपाल विलियम्सको यो हाइकुसँगै अब हामी अर्को गीतमा प्रवेश गर्नेछौ यो गीतमा स्वर तीनै कलाकारको छ जसको मातृभाषा नेवारी हो काठमाडौँ बाग बजार र जीवन थायमोरो चोकमा जन्म बाल्यकाल बिताएका गायक प्रेमध्वज प्रधानले शुरूआतमा नेपाल भाषाका गीत गाएर मंचमा प्रवेश गरे र गिटार गाएर मंचमा आए रामशरण दर्नालसँग संगीत सिकेर यहाँ प्रस्तुत छ रमेश धितालको शब्दमा नातिकाजी श्रेष्ठको संगीतमा प्रेमदोज प्रधानको स्वर बता चलु बता चलु बता चल्यो बता चल्यो बता चल्यो देउरालीमा बता चल्यो साँझको पात हल्लाउँदै छहरालाई गिजाउँदै बाँझको पात हल्लाउँदै छहरालाई गिजाउँदै उकालीको बादलुलाई उडाउँदै जिल्ल्याउँदै उकालीको बादलुलाई उडाउँदै जिल्ल्याउँदै गुराघरी पाखो खुल्यो पाखो खुल्यो पाखो खुल्यो देउरालीमा बता चलु देउरालीमा बता चलु बता चल्यो बता चल्यो बता चल्यो देउरालीमा बता चलु धारा बेहोरालीमा सौन्दर्य र एकान्तको दुई धार देउरालीमा सप्तरङ्गी तिमल फुलको फोटो सुन्दै नौ डालीमा सप्तरङ्गी तिमल फुलको फोटो चुङ्गै नौ डालीमा भौतारिँदै हुसु डुल्यो हुसु डुल्यो हुसु डुल्यो म बता चलु देउरालीमा बता चलु बता चलु बता चलु बता चलु म बता चलु घर घर जिस्के पस्दै डाली डाली बस्दै बस्दै घर घर जिस्के पस्दै डाली डाली बस्दै बस्दै कहिले काहीँ थाके जस्तै सङ्गीत र सुगन्धको कहिले काहीँ थाके जस्तै सङ्गीत र सुगन्धको सिको पाए माते जस्तै यतै कतै फुलमा भुल्यो फुलमा भुल्यो फुलमा भुल्यो देउरालीमा बतासलु देउरालीमा बतासलु बतासलु बता प्रेमदोज प्रधानको गायनलाई आफ्नै मातृभाषाबाट उनले सुरु गरे र पछि उनलाई नेपाली मैथिली र अन्य धेरै भाषाका गीत गाउने मौका मिल्यो र आज प्रेमदोज प्रधान नेपाली सुगम संगीतका एक सदाबहार गायक मानिन्छन् र मखमली आवाजका धनी पनि मानिन्छन् राजेश्वर उदय लेख्नुहुन्छ मैले मनमा सोचेको दीप श्रेष्ठ दाजुको अति नै सुन्दर सृजना आमा तिनीहरूले जेसुकै भनुन् म बौला होइन क्या राम्रो गीतबाट कार्यक्रम शुरू गर्नुभयो मजा लाग्यो जीवन रहे प्रकृतिको सुन्दर सृजना देख्न सकिन्छ पाइन्छ भन्थ्यो आज प्रकाश दाजुले एउटा असाध्य फरक प्रस्तुति रोचक तरिकाले प्रस्तुत गर्नुहुनेछ भन्ने आशामा थिए पूरा भयो तानसेनमा अहिले सामुदायिक रेडियो मदन पोखरा मार्फत सुन्दैछु भनेर उहाँले लेख्नु भएको छ त्यसै गरिकन कवि मुरारी सिगदेल लेख्नुहुन्छ अस्ति सोमबार दिव्य खालिङ दाजुको कार्यक्रम सुनेपछि मलाई मेरै पसलमा दिव्य खालिङ दाजु भेट भएको सम्झना भयो भनेर उहाँले लेख्नुभयो त्यसै गरिकन अहिले विराटनगर यात्रा गर्दै गरेकी गायिका रश्मि अमाते लेख्नुहुन्छ नमस्कार सर इन्जोइङ अजर अमर गीतहरू with synergy FM on the way to Biratnagar again भनेर उहाँले लेख्नु भएको छ भने कथाकार अतिप्त पाण्डे लेख्नुहुन्छ प्रकाश सर शालिन नमन समय काली जस्तै त्यस्तै ट्याप्प समाएर वा क्या गीत छान्नुभयो आमा म बौला होइन सुनाइदिनुभयो अनि म औधी नै खुशी र खुशीले गदगद छु यहाँहरूप्रति भनेर उहाँ लेख्नु भएको छ दीपक श्रेष्ठ लेख्नुहुन्छ अजर अमरको गीत सुन्दै र दीपदाईको आवाजमा आवाजले मन छोयो भनेर उहाँ लेख्नुहुन्छ त्यसै गरिकन धेरै मित्रहरूले अस्ति सोमबारको कार्यक्रमप्रति विशेष प्रतिक्रिया व्यक्त गरेका छन् सबैमा हार्दिक आभार र हाम्रा श्रद्धेय गीतकार किरण खरेलले जानकारी दिनुभएको छ उहाँलाई सोमबारको कार्यक्रमले साह्रै नै भावुक बनायो भनेर उहाँले टिप्पणी गर्नुभएको छ रेडियोका धेरै कार्यक्रम सुने तर सोमबार जस्तो म भावुक कहिले भइन भनेर उहाँले भन्नुभएको छ क्षितिज बान्तवा राई लेख्नुहुन्छ त्यो शालीन वाचन शैली अनि खोजमूलक तथ्यपरक सबैको त्रिवेणी हो अजर अमर गीतहरू र नेपाली साहित्य संगीतको जगेर्ना र विकासको बिल्कुलै एउटा अर्को नयाँ अध्याय सुशीला सिलवाल लेख्नुहुन्छ अजर अमर सधैँ पर्खाईमा भनेर अनन्त कटवाल लेख्नुहुन्छ उज्यालो नाइन्टी नेटवर्कबाट प्रसारण हुने यो लोकप्रिय कार्यक्रमबाट रोचक खोजमूलक ज्ञानवर्धक साथै साहित्यिक स्रष्टारको जीवनी समेत प्रसारण हुने हुँदा अजर अमर गीतलाई हार्दिक नमन भनेर लेख्नु भएको छ अजर अमर गीतहरूमा श्रृंखलामा अब अर्को स्वर छ मराठी हिन्दीलाई आफ्नो प्रयोगपरक भाषा बनाएर आएकी गायिका सुषमा श्रेष्ठ जसको मातृभाषा पनि नेवारी नै हो बलिउडका चर्चित भायोलिन वादक भोला श्रेष्ठकी छोरी सुषमा श्रेष्ठले त्यो उमेरबाट गायन शुरू गरिन् जुन उमेरमा उनले संगीतको सारे गम भर्खर सिक्दै थिइन् जीवनमा उनको ठूलो एउटा यस्तो घटना पनि घट्यो उनी मञ्चमा गाउँदै थिइन् र उनलाई मञ्चमै खबर आयो उनको पिताको देहान्त भयो भनेर सुषमा श्रेष्ठको जीवनमा यस्ता धेरै घटना घटे तर उनले काठमाण्डुको प्रज्ञा प्रतिष्ठानमा आएर कार्यक्रम गर्दा सबभन्दा पहिला आफ्नो मातृभाषामा गीत शुरू गरेर कार्यक्रम शुरू गरिन् जी सन्त प्रेम याना छक जीवने भन्ने गीतबाट र नारायण गोपालकै संगीतमा रहेको अर्को दक्ले योगुजीको जीवन भन्ने उनले गीत गाएर काठमाण्डुका दर्शकहरूलाई चकित बनाइन् सुषमा श्रेष्ठलाई नेपाली संगीत आकाशमा सुषमा श्रेष्ठ पूर्णिमाबाट नामबाट चिनिन्छ भने अहिले उनको गायन भन्दा पनि बम्बईमा स्टुडियो सञ्चालनको ठूलो व्यवसाय चलेको छ र उनलाई पछिल्लो समय अन्नु मल्लिक जतिन ललित वा शंकर महादेवन जस्ता संगीतकारहरूको एल्बमहरूमा गीतहरूमा सुन्न पाइन्छ तर हामीलाई सदैव उनको याद हुन्छ एउटा पार्श्व गायनको युगको गीत नातिकाजी गोपालजुनको संगीत किरण खरेलको शब्दमा जीवन अनमोल गीत सुषमा श्रेष्ठको स्वर नातिकाजी गोपालजनको संगीत किरण खरेलको शब्द हाम्रो ट्विटरमा एसी दिनेश लेख्नुहुन्छ मैले सुनेको छब्बीस एपिसोडदेखि सुन्ने गरेको छु तर त्यसमध्ये आज कार्यक्रम सबैभन्दा उत्कृष्ट लाग्यो भनेर लेख्नुभएको छ दिनेश कोली लेख्नुहुन्छ कार्यक्रमको पहिलो गीत नै मन छोयो आमा सम्झे युग कवि सिद्धिचरण श्रेष्ठ सम्झे अनि दुनियाँ सम्झे त्यसै गरिकन निर्मल पोखरेल लेख्नुहुन्छ अजर अमर गीतहरू सुन्दै गर्दा केही नलेखी बस्नै सक्दिन यी सबै यहाँहरू सबैलाई हार्दिक शुभकामना धन्यवाद र विशेष गरेर आजको यो कार्यक्रमका बारेमा विकास आर कंसाकार लेख्नुहुन्छ आजको कार्यक्रम पक्कै अविस्मरणीय हुने भयो समुद्रको गहिराईबाट अनमोल मोतीको खोजी गरी जस्तै विविध भाषी नेपाली श्रष्टालाई सम्मानको रूपमा दुर्लभ गीतहरू सुन्ने मौका दिनुभएकोमा यहाँहरू सबैको प्रतिक्रियाको लागि धन्यवाद चन्दा केसी अनिसा न्यौपाने मोहन पौडेल शिव खत्री त्यसै गरिकन अनि धेरै मित्रहरूको प्रतिक्रियाहरू छन् मैले समयको कारणले पढ्न भ्याइन सुभाष केसी कृष्ण केसी इन्द्र भट्टराई केशव सिगदेल केसी अभिशान छेत्री टीका सबैसँग क्षमा माग्दै कार्यक्रमको अन्त्यमा मैथिली भाषी गायक उदित नारायण झाको यो स्वरसँगै आजको कार्यक्रमबाट सशिन्द्र र मलाई विदा दिनुहोस् कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज